रेडियो अर्पण एक सय चार तब्लु पाँच मेघासमा र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र कार्यक्रममा हामी मिठा मिठा साङ्गीतिक आवाजलाई पनि कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ र कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र यो साङ्गीतिक आवाज सँगसँगै फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छौँ सुरुल साङ्गीतिक आवाज सँगसँगै फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ तपाईँसँग भएको आफ्नो प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर फटाफट डायल गर्नुहोस् र कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ कार्यक्रम जसपर इन्जोयमा तपाईँसँग भएको प्रतिभाहरू हामी सुन्ने गर्छौँ तपाईँसँग जे प्रतिभा छ गजल मुक्त चुर्गिलाहरू के प्रतिभा छ तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्नुहुन्छ र गाउन चाहनुहुन्छ भने पनि प्रोग्राममा आउन सक्नुहुनेछ आफ्ना आफन्त जनिष्ठ मित्र घर कोरा लगाई तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नु सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जोयमा आएर आजको शुक्रबारको एपिसोडमा प्राविधिक सेवाटी भने मलाई साथ मिलिरहेको छ रास र म छु तपाईँकै आफ्नै साथी दिवस मगर प्रोग्राम प्र इन्जोय आउने गर्छ हरेक दिन बिहान एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजमा र प्रोग्राम जसपर इन्जेमा तपाईँसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ तपाईँसँग जस्तो प्रतिभा छ त्यो प्रतिभाहरू हामीलाई सुनाउन सक्नुहुनेछ तपाईँ लाजमा गर्नु पर्दैन शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रममा मैले एउटा मुक्तक पाएको छु म त्यो मुक्तक चाहिँ कार्यक्रममा थोरै समय लिएर भाषण गर्न चाहन्छु सबै कालो हुन्छन् संसारमा गोरु हराए सबै कालो हुन्छन् संसारमा गोरो हराए माया पनि एकोहोरो हुन्छन् दोहोरो हराए सबै कालो हुन्छन् संसारमा गोहोरो हराए माया पनि एकोहोरो हुन्छन् दोहोरो हराए कति बिजोग होला ती बुढी आमाको सबै कालो हुन्छन् संसारमा गोरो हराए माया पनि एकोहोरो हुन्छन् दोहोरो हराए कति बिजोग होला ती बुढी आमाको धन कमाउन परदेश गएको छोरो हराए यो मुक्त मैले भाषण गरेँ प्रोग्राम प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँसँग पनि मुक्तको चुर्किला के छ हामीलाई सुनाउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर बाहिर पनि पानी परिरहेको छ यो पानीको झन् शीतलको मौसमलाई झन् शीतल बनाउनको लागि तपाईँ कार्यक्रम जस्ट फर इन्जोयमा आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयमा आउन सक्नुहुनेछ तपाईँसँग जे प्रतिभा छ त्यो हामीलाई सुनाउन सक्नुहुनेछ प्रोग्राम जस्ट स्वर इन्जोयको यो एपिसोडमा हामी मिठा मिठा साङ्गीतिक आवाजलाई पनि कार्यक्रममा स्थान दिन्छौँ र तपाईँलाई सुनाउने गर्छौँ मिठा मिठा साङ्गीतिक आवाज सुनाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिसमा हामी जुटिराखेका छौँ र प्रोग्राम जसफर इन्जोयको अवक्रममा भने एउटा मिठो साङ्गीतिक आवाज सुन्ने बेला भएको छ यो मिठो साङ्गीतिक आवाज सँगसँगै हामी एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच हाउस र प्रोग्राम जसफर इन्जोयको एपिसोड सँगै रहनुहोला वो हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य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 छ अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर खै के गर्नु यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता ल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुशी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगरद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एक मात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सिसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 bike of the year award प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी सम्झे तिमीलाई यो मनमा सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई यो मनमा सकी नमस्ते म गायक शशान खणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नि बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा porque यो एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडलाई सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयको एपिसोडमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सहित तिसको दुईवटा बाटो भएर तपाईँसँग जे प्रतिभा छ त्यो हामीलाई सुनाउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जसपर इन्जेमा आउन सक्नुहुनेछ प्रोग्राम जसपर इन्जेमा हामी मिठा मिठा साङ्गीतिक आवाजहरू पनि लाइक लाई पनि कार्यक्रममा स्थान दिइराखेका छौँ र मिठो मिठो साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ अब कार्यक्रममा एउटा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र यो मिठो साङ्गीतिक आवाज आवाज सँगसँगै फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छौँ तिमी रिम झिम रिम झिम पर्छ म बादल हुँ तिमी पानी म बादल हुँ तिमी पानी वर्षा तिमी रिम झिम रिम झिम वर्षामा बादल हुँ तिमी पानी म बादल हुँ तिमी पानी देखा उठाई हेरी मलाई आप भूल दो मेरो जीवन खुशी बने रे न आखा उठाई हेरी मलाई आप भूल दो यो मिठो साङ्गीतिक आवाज सँगसँगै फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस फर इन्जोयमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्फोन एक सय चार थुप्रो पाँच विकासमा र प्रोग्राम जस फर इन्जोयमा हामी रहिराखेका छौँ र प्रोग्राम जस फर इन्जोयमा म तपाईँलाई थोरै जानकारी गराउन चाहन्छु सुबिन भट्टराईले लेखेको फर्स्ट किसको बारेमा थोरै जानकारी गराउन चाहन्छु मैले आज साप्ताहिकमा पढेको थिएँ र त्यो पनि तपाईँलाई म सुनाउन चाहन्छु र म भाषण गर्न चाहन्छु सुरुदेखि नै तपाईँलाई कस्तो लाग्छ त्यो प्रतिक्रिया पनि दिनुहोला मैले भाषण गरेको यसको लेखक चाहिँ सुबिन भट्टराई हुनुहुन्छ फर्स्ट किसको बारेमा लेख्नु भएको छ विक्रम केसी आफ्नो प्रेमिकालाई तेस्रो पटक भेट्न चाहँदै थियो र पहिलो र दोस्रो भेटमा उनीहरूको भिरकुटी मण्डपको प्राकमा सार्वजनिक रूपमा हातसम्म समातेर बिताएका थिए तेस्रो भेटमा भने उसले प्रेमिकालाई किस गरेरै छाड्ने प्रतिबद्धता जनाएको थियो उसैसँग आफूलाई नपाएको होला र विक्रम केसी किस अङ्ग्रेजीमा अङ्ग्रेजी चलचित्रमा गरिने क्रियाकलापभन्दा बढी केही लाग्दैन थियो र पाँच र छ क्लासमा पढ्दादेखि नै यस्ता दृश्यहरू हुर्किएको विक्रम केसीलाई केही पनि लाग्थ्यो भने किस गरेपछि महिलाहरू गर्भवती हुन्छन् र बच्चा पाउँछन् यो यो यस कारणले कि उसले कति कतिपय हिन्दी चलचित्रमा किसिङ सिनेमापछि नायिका चिन्चित मुर्दामा एकैचोटि नायकसँग गएर मेतुमारी बच्चेकी मा बन्नेवाली हे भनेर तर्सेको पनि आवाज सुनिरहेको सम्झिरहन्थ्यो र विक्रम केसी त्यस दिन बिहानैदेखि पुलङ्कित भएको थियो दुई पटक ब्रस गर्यो र अनि दुई तिन पटक साबुनले शरीर घोटी घोटी पनि नुहाए कति रमाइलो होला त्यो दिन भनेर बिहानैदेखि कल्पना पनि गरिराखेको थियो घरबाट निस्किएर हिँड्दाखेरि विक्रम केसीलाई किसको सम्भावित स्वादहरूले अनुमानमा नै मुख मिठाइरहेको थियो दसैँमा खाएको त्यो मासुको चोटा भन्दा आज मैले त्यो खाएको किस छुट्टै मजा हुन्छ भनेर त्यही कल्पना बटुल्दै बसमा चढेर त्यस ठाउँमा पुग्न सम्बन्धित बाटोहरू खोज्दै हिँडिरहेको थियो र गुलियो नुनिलो पिरो र अन्य कुनै पनि स्वाद कस्तो स्वाद हुन्छ भनेर विक्रम केसीलाई किसको स्वाद चाहिँ थाहा थिएन नत्र मानिसहरू किन हुरुक्क हुन्छन् गाडी चढ्नुभन्दा अघि एउटा चुइकम पनि मुखमा हाल्यो ताजा ताजा पनि पनि हुनुपर्छ भनेर उसले किसकोलाई अलिकति मान्यताको साथ उसले यस्तो मान्यता अवचेतना पहिलेदेखि नै हुर्किएको रहेछ गुरेश्वरी मन्दिर अगाडि गेट अगाडि प्रेमिकालाई भेट्दा विक्रमको मुटु भर्खर बाढी आएको बायाँतिरको बाग बागमती चाहिँ बुलुक बुलुक गरिरहेको थियो प्रेमिकाको हात समाउँदै विक्रम केसी उकालो उक्लिन थाले इस यसपालि भने उसको मुटुको ढुकढुकी बढाउने उकालै थियो र अर्थ केही पनि थिएन केही पर पुगेर एउटा रुखमुन्ती र दुवैजना थसक्क बसेर एकैछिन केही औपचारिक गफागफ भएर कहाँबाट सुरु गर्ने केही मिलो पाएन उसैले सुरु गरे पनि त हुने मेरो च्याटमा त खुबै फरवार्ड हुन्छ भनेर पनि मनमनले सोचेको थियो र हातमा केही डरे जस्तो गनाइरहेको अनुभव विक्रम केसीलाई लाग्यो एकाएक र उसको उठमा किस गर्न पुग्दा विक्रम केसीलाई एकाएक आफ्नै प्रेमिकालाई किस गर्न छोडेर परै भागिन् र उसलाई जब स्कुल पढ्दादेखि नै त्यही लागिरहेको थियो आफ्नो साथी भाइ मित्रहरूसँग पनि त्यहीदेखि टाढा हुन्थ्यो त्यही कुरा आफ्नो प्रेमिकालाई भेटाउँदा एकाएक आफ्नो प्रेमिकालाई किस नगरिकन त्यहाँबाट उठेर जुरुको विरुम कि केसीलाई के लागेको थियो भने जस्ट उसको प्रेमिकाले चाहिँ चुरोट खाँदा रहेछ भन्ने लागेको थियो त्यहाँबाट उसको प्रेमिकालाई किस नगरिकन त्यहाँबाट आएको थियो आजको साप्ताहिकमा सुबिन भट्टराईले लेख्नु भएको थियो यो कुरालाई मैले थोरै भए पनि भाषण गरेँ तपाईँहरूमा र तपाईँ पनि यस्तै केही छ भने हामीलाई सुनाउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्सीमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाहजमा र प्रोग्राम जसबाट इन्जोयबाट म के जानकारी गराउन चाहन्छु भने यदि तपाईँ सम्पूर्ण उपन्यास पाठकहरूले समर्लभ पढ्नुभयो भएको छ भने पनि सुबिन भट्टराईले केही समय पछाडि अब केही दिनमै समरलभ टू पनि निकाल्दैछ सर समरलभ टू पनि पढ्नुहोला नजिकको पुस्तक पसलबाट किनेर भन्न चाहन्छु र यदि तपाईँले समर लभ पढेर पुरा अधुरो भनेको छ तपाईँलाई चाहिँ समर लभबाट कौतलता भनेको छ भने त्यो कुरा चाहिँ समर लभ टूमा पाउनुहुनेछ तपाईँले त्यो अवश्य पढ्नुहोला सुबिन भट्टराई लेखक हुनुहुन्छ वान एन्ड समर लभ टूको पनि र तपाईँले पढ्नुहोला नजिकको पुस्तक पसलबाट विमोचन हुन केही दिन मात्रै बाँकी छ तपाईँले विमोचन हुने बित्तिकै त्यो पुस्तक तपाईँको घर नजिकै पुस्तक पसलमा आउनेछ र गएर त्यो किनेर पढ्नुहोला भनेर जानकारी दिन चाहन्छु यदि तपाईँले समर लभ पढ्नु भएको छ भने यदि तपाईँले समर लभ नै पढ्नु भएको छैन भने समर लभ पढ्नु पढ्नुहोस् र त्यसपछि समरलभ टूलाई पढ्नुहोस् र प्रोग्राम जसबाट इन्जेको एपिसोडबाट आज भने बिदा माग्ने बेला भइसकेको छ जेलसम्म रेडियो अर्पण एक सय चार थोलो पाँच हस् र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जसबाट इन्जोय सुनेर साथ दिनुभयो र तपाईँलाई धेरै धेरै धन्यवाद र आजको यो प्रोग्राम जसबाट इन्जोयमा साप्ताहिकमा लेखेको विक्रम केसीले को एउटा छोटो कहानी र लेखक हुनुहुन्थ्यो सुबिन भट्टराईको छोटो एउटा भाषणलाई पनि मैले कार्यक्रममा स्थान दिएँ र त्यहीमा केही गल्ती भएको छ भने पनि माफी माग्न चाहन्छु र भन्दै कार्यक्रम जसपर इन्जेललाई तिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेट वा मोबाइल सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र हँसिलो रसिलो रासलाई पनि धेरै धन्यवाद दिँदै तपाईँको आफ्नै साथी दिवस मगर पनि कार्यक्रम जसपर इन्जोयको एपिसोडबाट उजेल पर्छु नमस्कार Mm-hmm.